भएको छ अहिले भइरहेको छलफलका आधारमा समितिले ठोस धारणा बनाउने नेताहरूले बताएका छन् प्रमुख दलहरू एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा निर्वाचन कानुनका विषयमा एक ठाउँमा छन् भने कङ्ग्रेस र एमाले त्यसको विपक्षमा छन् विभिन्न माग गर्दै अनसन बसिरहेका सद्भावना बसिरहेको सद्भावना पार्टीले आज तराईका बाइस जिल्लामा बन्द आह्वान गरेको छ संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका माग राखी आमरण अनसन बस्दा समेत माग पूरा नभएको भन्दै सद्भावना पार्टीले आजबाट बन्द गराएको बताएको छ बन्दका कारण गाडी नचलेपछि जनजीवन प्रभावित बनेको छ यसबीच आमरण अनसनपछि स्वास्थ्य अवस्था बिग्रिएर उपचारका लागि वीर अस्पताल भर्ना गरेका अध्यक्ष राजेन्द्र महतोलाई जन्डिसको समस्या देखिएको छ उता आदिवासी जनजाति महासङ्घले आज सुर्खेत बन्दको घोषणा गरेको छ काँक्रे बिहारमा गौतम बुद्धको मूर्ति राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै आज जिल्ला बन्दको घोषणा गरेको जनाइएको छ शान्तिपूर्ण कार्यक्रममा प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको भन्दै त्यसको विरुद्धमा सुर्खेत बन्द गरेको बौद्ध गुम्बा लाठी कोइलीका अध्यक्ष पञ्चसिंह रोकाए खाम्साले बताउनु भएको छ बन्दका कारण सुर्खेतमा गाडी चलेका छैनन् भने स्कुल बजार क्याम्पसहरू पूर्ण रूपमा ठप्प छन् बाढीले डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नानगढ बुटवल सडक खण्डमा पर्ने नवलप्रासीको लोकामा यातायात फेरि अवरुद्ध भएको छ शनिबार रातिको बाढीले चार दिन अघि बनाएको डाइभर्सन बगाएपछि आज बिहान तिन बजेदेखि यातायात अवरुद्ध भएको हो यसअघि शुक्रबार बेलुकी पनि बाढीले डाइभर्सन भत्काएपछि अवरुद्ध बनेको यातायात आठ घन्टापछि एकतर्फ रूपमा सञ्चारमा आएको थियो पानी पर्ने क्रम नरोकिएका कारण डाइभर्सन मर्मत गरी सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ सडक अवरुद्ध भएपछि सवारी साधन तथा यात्रुहरू बीच सडकमा नै अलपत्रमा परेका थिए अहिलेका लागि अस्थायी रूपमा मात्र एकतर्फी यातायात सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ स्थायी शिक्षकको लागि भएको परीक्षाको नतिजा कार्तिकसम्म सार्वजनिक हुने भएको छ शिक्षक सेवा आयोगका अनुसार परीक्षा सके लगतै कापी परीक्षण गरी नतिजा सार्वजनिक गर्ने तयारी भएको हो कार्तिकसम्म लिखित परीक्षाको नतिजा सार्वजनिक गरी मौखिक परीक्षा पनि सम्पन्न भइसक्नेछ आयोगका प्रशासकीय प्रमुख खगेन्द्र प्रसाद नेपालले भन्नुभयो बिहिबारदेखि सुरु भएको लिखित परीक्षा शनिबार सम्पन्न भएको हो माध्यमिक निम्न माध्यमिक र प्राथमिक तहमा गरी कुल तेह्र हजार उनासाठी पदको लागि चार लाख अस्सी हजारभन्दा धेरैको आवेदन परेको छ शिक्षक सेवा आयोग गठन भएपछिको पहिलो पटक शिक्षक छनौटको लागि परीक्षा भएको हो यसअघि दुई हजार बाहन्न सालमा जिल्ला स्तरीय शिक्षक छनौट समितिले खुल्ला प्रतियोगिताका लागि लिखित परीक्षा लिएको थियो विदेशी लगानीको सुरक्षणको प्रश्न बारम्बार उठ्ने गरिएको बेला सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मसौदा तयार गरेको छ प्रस्तावित ऐनको मसौदामा उत्पादनशील क्षेत्रमा लगानीको सुरक्षाका साथै त्यस्तो लगानी आकर्षित गर्न कर छुटसम्मको व्यवस्था गरिएको छ देशमा दिगो र फ्राकिलो आर्थिक वृद्धि तथा रोजगारी सिर्जनाका लागि विदेशी पुँजी सिप तथा प्रविधि देशभित्र ल्याई उत्पादकत्व वृद्धिका माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा देशको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आवश्यक भएको भन्दै सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन दुई हजार सत्तरीको मसुदा तयार गरेको छ स्वदेशी लगानीकै सुरक्षा नभएको अवस्थामा सरकारले विदेशी लगानी भित्राउन नयाँ ऐनको मसुदा तयार भएको छ तर यसले नेपालको औद्योगिक वातावरणको अवस्थामाथि प्रश्न उठाउने गर्दछ सरकारले विदेशी लगानीबाट उपलब्ध पुँजीलाई अर्थतन्त्रका विविध क्षेत्रमा आधिकारिक रूपमा उपयोग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 ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड खुल्ला छ नानगढ परासी बुटोल सडक खण्ड भने अवरुद्ध छ ट्राफिक खबरको साथमा फोटो पोइन्ट फोल digital colour lab and digital flex print Ratnanagar एक सौरा चोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस विदेशका समाचार भारतको छत्तिसगढ राज्यमा माओवादी विद्रोहीको आक्रमणमा परि कङ्ग्रेस आएका वरिष्ठ नेतासहित सोह्रजनाको ज्यान गएको छ ज्यान गुमाउनेमा राजनैतिक नेतासँगै सुरक्षाकर्मी समेत रहेका छन् छत्तिसगढको बस्तर जिल्लामा भएको नक्सालवादीको आक्रमणमा वरिष्ठ कङ्ग्रेस नेता महेन्द्र कर्मासहित पूर्व विधायक उदय मुदलियार गोपी माधवनी लगायतको ज्यान गएको छ कङ्ग्रेस आइकारका वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री विद्याचरण शुक्ल लगायत झण्डै बाह्रजना गम्भीर घाइते भएका छन् कङ्ग्रेस साईका नेता कर्मा नक्सलवादीको विरोधी अभियानका संस्थापक थिए भारतीय माओवादीले कङ्ग्रेस साईको छत्तिसगढका अध्यक्ष नन्दकुमार पटेल र उहाँका छोरालाई पनि अपहरण गरेका छन् घाइतेहरूको जगदलपुरमा रहेको अस्पतालमा उपचार भइरहेको छ यसैबीच विद्रोहीहरूको आक्रमणमा परि आफ्ना पार्टीका नेता मारिएपछि कङ्ग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले यो आक्रमण लोकतन्त्रमाथि के आक्रमण भएको टिप्पणी गर्नुभएको छ आफ्ना छोरा तथा कङ्ग्रेस नेता राहुल गान्धीसँगै प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसित भेट्न पुग्नुभएकी सोनियाले पत्रकारसित कुरा गर्दै आक्रमणको निन्दा गर्नुभएको छ विद्रोहीले निर्दोष नागरिक र राजनीतिज्ञमाथि कार्तापूर्ण आक्रमण गरेको उहाँले बताउनु भएको छ खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएलको उपाधिका लागि आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भेट्दैछन् नेपाली समयअनुसार बेलुकी सभा आठ बजे इडन गार्डन स्टेडियम कोलकत्तामा हुने प्रतियोगितामा यी दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो यसअघि चेन्नईले पहिलो सेमी फाइनलमा मुम्बईलाई हराउँदै फाइनल प्रवेश गरेको थियो यस्तै चेन्नईसँग पराजित मुम्बईले प्लेअफको विजेता राजस्थान रोयल्सलाई पछि पार्दै फाइनलमा फेरि चेन्नईसँगको भेट पक्का गरेको हो दुई पटकसम्म उपाधि चुमेको चेन्नईले आज मुम्बईलाई हराउँदै आइपिएलमा आफ्नो उपाधि सङ्ख्या बढाउने दाउमा छ प्रतियोगितामा राम्रो लयमा रहेको मुम्बई पनि चेन्नईलाई पछि पार्दै पहिलोपटक उपाधि चुम्ने पक्षमा रहेको छ मुम्बई अहिलेसम्म तीन पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन चेन्नईलाई महेन्द्र सिंह धोनीले सम्हाल्नेछन् भने मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् उता जर्मन क्लब वाइन म्युनिकले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ शनिबार राति इङ्ल्यान्डको बेम्बलीमा भएको खेलमा आफ्नै देशको बोरोसिया डटमोन्डालाई दुई एकले हराउँदै बायन म्युनिकले उपाधि जितेको हो बायन म्युनिकलाई उपाधि जिताउन उनानब्बे मिनटमा आर्जेन रोबिनले निर्णायक गोल गरे यसअघि साठी मिनटमा मारियो मान्डजुकीले गोल गर्दै म्युनिकलाई एक शून्यको अग्रता दिलाए पनि त्यसको सात मिनट पछि नै डटमुन्डका इकेले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समिति र सरकारबीच छलफल जारी चुनावका लागि आवश्यक ऐनमा रहेका विवादित विषयमा सहमति खोज्ने प्रयास स्थायी शिक्षकको लागि भएको परीक्षाको नतिजा कार्तिकसम्म सार्वजनिक हुने डाइभर्सन बगाएपछि फेरि नवलप्रासीको लोकहामा सडक अवरुद्ध माओवादीको भारतको छत्तिसगढमा माओवादी विद्रोहीको आक्रमणमा परि कङ्ग्रेस आएका वरिष्ठ नेतासहित सोह्रजनाको ज्यान गयो आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको सोनिया गान्धीको टिप्पणी र आइपिएलको छैठौँ संस्करण उपाधिका लागि आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिन्ने अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउ